हो यो महिनामा मात्रै चितवनमा पाँचवटा कुखुरा फर्ममा बर्ड फ्लू भेटिएको छ चितवनको सौरामा एकजना पर्यटक मृत भेटिएका छन् सौरा स्थित प्याराडाइज होटेलमा बसेका सिङ्गापुरका नागरिक पचपन्न वर्षीय बी वाङ वा वाङ कोठाभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ वैशाख पन्ध्र गते तेइसजनाको समूहसँगै चितवन गएका उनको मुखबाट रगत आएको अवस्थामा सब भेटिएको प्रहरी चौकी बच्चौलीका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो घटनाका बारे अनुसन्धानका लागि प्रहरीले एकजना विदेशी नागरिक र अर्का एकजना नेपाली गाइड लाई पनि नियन्त्रणमा लिएको छ बीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलप्रासीको दाउने स्थित यस मोडमा भएको मोटरसाइकल दुर्घटनामा एक अस्ट्रेलियन नागरिकको घाइते भएका छन् बा चार छ प पाँच आठ तिन एक नम्बरको मोटरसाइकलमा रहनुभएका पैँसठी वर्षीय हाम प्रिन्स घाइते भएको बर्दघाट प्रहरी चौकीले जनाएको छ घाइतेको भैरवामा उपचार भइरहेको छ जिल्ला प्रशासन कार्यालयले चितवनको विकट गाविस कोराको थाकलटारमा सञ्चालन गरेको घुम्ती शिविरबाट एक सय तिनजनाले नागरिकता बनाएका छन् जसमध्ये महिला एक सय पचपन्न र पुरुष छजना रहेका छन् मतदाता नावली र फोटो सङ्कलन दुई सय तिनजनाको गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभएको छ शिविरमा महिला विकास कार्यालयबाट छजनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको थियो एक सय एक्कासी जनाले स्वस्थ परीक्षण गरेका थिए जिल्ला पशु सेवा कार्यालयले एक हजार एक सय चौबिसवटा पशुको औषधि उपचार गरेको थियो जिल्ला कृषि विकास कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पनि सेवा दिएका थिए कोराक र लोथरका विभिन्न चेपाङहरूले गाउँमै सरकारी सेवा पाएपछि उनीहरू खुसी भएका छन् यसैबीच उन्नाइस बिस र एक्काइस गते खैरानीमा शिविर सञ्चालन गरिने भएको छ यस्तै दोस्रो चरण अन्तर्गत शक्तिखोर दाहाखानी शिवनगर मेगौली र माडीको बगै र बसन्तपुरमा पनि घुम्ती शिविर सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो सुनचाँदी व्यवसायी सङ्घ चितवनले विभिन्न उन्नाइस सूत्रे मागहरू राख्थे मङ्गलबार जिल्ला प्रशासन कार्य मार्फत मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ सङ्घका अध्यक्ष विपेन्द्र रामो रामदामले जिल्ला प्रशासन कार्यालय चितवनका उपसचिव वीरेन्द्रनाथ शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् सङ्घले सुनको पर्याप्त मात्रामा आपूर्ति गराउन राज्यले पहल गर्नुपर्ने बजारमा भएको कालो बजारी नियन्त्रण गरिनुपर्ने नापतल विभागको कार्यालय चितवनमा राखिनुपर्ने व्यवसायका सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने सुन चाँदीलाई नगदको रूपमा लिनुपर्ने मागहरू राख्दै ज्ञापन पत्र बुझाएको हो ज्ञापन पत्र बुझाउँदै आफूहरूको माग सुनवाई नभए यही वैशाख उन्नाइस गतिबाट चितवनका सुनचाँदी पसलहरू अनिश्चितकालीन बन्द गर्ने समेत संघले विज्ञप्ति मार्फत चेतावनी दिएको छ वीरेन्द्रनगर सात स्थित वर्मनगर माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ विद्यालयले विभिन्न कार्यक्रम र खेलकुद प्रतियोगिता गरी स्वर्ण महोत्सव मनाएको हो स्वर्ण महोत्सवको आज समापन गरिएको छ स्वर्ण महोत्सवको अवसरमा आज विद्यालयले स्वर्ण स्मारिका विमोचन तथा नवनिर्मित भवनको उद्घाटन समेत गरेको छ विद्यालयलाई सहयोग गर्ने उत्कृष्ट चन्दादाता बुद्धिसागर अर्यालको प्रमुख आतिथ्यता तथा जिल्ला शिक्षा अधिकारी रमकान्त शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो स्वर्ण महोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरूलाई समापन कार्यक्रममा पुरस्कृत गरिएको विद्यालयका प्रधानध्यापक हरिप्रसाद गजुरेले जानकारी दिनुभएको छ आगामी शैक्षिक सत्रबाट दस जोड दुई सञ्चालन गर्ने तयारीमा रहेको सो विद्यालयमा हाल छ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् रत्नगरको जयमङ्गलमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रको आश्रयमा आएका थप एक्काइसजना चेपाङ विद्यार्थीहरूलाई आज विद्यालयमा भर्ना गरिएको छ पूर्वी चितवनको पञ्चकन्या उच्च माविमा चितवनका विकट पहाडी गाविसबाट आएका चेपाङ विद्यार्थीहरूलाई निशुल्क भर्ना गरी जनाई एक एकवटा कपी दिएको थियो सो संरक्षण केन्द्रमा मकनपुर लोथर सिद्धि कोराग र काउलेका एक्काइसजना थप विद्यार्थी ल्याइएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो गत वर्ष सो विद्यालयमा संरक्षण केन्द्रले पच्चिसजना विद्यार्थीलाई भर्ना गरिएको थियो कार्यक्रममा विद्यालयका प्राचार्य मेघनाथ दुवाडीले संरक्षण केन्द्रमा आएका चेपाङ विद्यार्थीहरू अरू विद्यार्थीहरूभन्दा अनुशासित रहेको बताउँदै छात्रावासमा बिहान बेलुका पढाउने वातावरण र सुव्यवस्था गर्न सके विद्यार्थीले राम्रो सफलता हासिल गर्न सक्ने बताएका छन् कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक जग जगदीश चन्द्र शर्मा संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा लगायतले बोलेका थिए भरतपुरको चौबिस कोटीमा सडक अवरुद्ध गरेको भन्दै प्रहरीले तीनजना यातायात व्यवसायलाई नियन्त्रणमा लिएको छ रोडको विषयलाई लिएर सडक अवरुद्ध गर्ने क्रममा चितवन टेम्पो तथा मेनी बस व्यवसायी समितिका अध्यक्ष चिनबहादुर बोरा व्यवसायी गौरी शङ्कर अधिकारी विजय श्रेष्ठ परशुराम पौडेललाई प्रहरीले पक्राउ गरेको हो अवरुद्ध गरेको सडक खुलाउन आग्रह गर्दा नमानेपछि बल प्रयोग गरेर बाटो खुलाउनु परेको एउटा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक मदनजित महराले जानकारी दिनुभयो व्यवसायी पक्राउ र प्रहरी धरपको विरोधमा चितवन ट्याम्पो तथा मिनी बस व्यवसाय समितिमा आबद्ध ट्याम्पोहरू जिल्ला प्रहरी कार्य अगाडि सडकमा राखेर विरोध गरेका थिए उनीहरूले त उनीहरूले तत्काल पक्राउ गरेका आफ्ना सदस्य रिहा गर्न माग समेत गरेका छन् भरतपुर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने म्याजिक भ्यानमा हिजो एक समूहले तोडफोड गरी क्षति पुर्याएपछि चितवन टेम्पो तथा बस व्यवसाय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 व्यवस्था गरेको सेवा सुविधा पनि पाउन सकिरहेका छैनन् सरकारले व्यवस्था गरेको सेवा सुविधा नपाएको भन्दै ज्येष्ठ नागरिकहरू सङ्गठित पनि भएका छन् ज्येष्ठ नागरिकहरूले ऐनमा नै तोकेको सेवा सुविधा नपाएको प्रति सर्वसाधारण के भन्छन् त सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा आवाज जस्ताको तस्तै सामुदायिक आवाज सरकारले अब माने तपाईँको भन्नु र गर्नुमा फरक छ भने जस्तो भएको छैन अब सबै कुरोहरू तपाईँको भनेर पनि व्यवहारमा उतार्न सक्नु पर्यो होइन त्यस्तो भएको छैन त्यो सबैले देखिरहेको कुरो पनि हो सरकारले चाहिँ अब देश नागरिकलाई चाहिँ जुन अब नियम काम जे बनाउनु पर्ने छ त्यो बनाएर यथाशीघ्र जति सक्दो चाँडो चाहिँ त्यो चाहिँ कानुन पारित गरेर चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ सम्मान गर्नुपर्छ सरकारले ज्येष्ठ नागरिकहरूलाई दिएको सुविधाहरूमा गाउँ टोल छर छिमेकमा सबै त्यस्तै वृद्धाहरू छन् सबैले आफ्नो जे जति पाउने हो त्यो चिज सुविधा पाएका छैनन् कुनैले मजाले पाएका छन् भने कुनैले उनीहरूलाई दिन सकेका छैनन् जुन प्रशासन त्यसपछि त्यहाँका काम गर्ने कर्मचारीहरू आफ्नो आफू आफू पनि मिलाएर त्यसमा घोटाला जस्तै भएको पनि छ र तिनीहरूलाई सरकारले राम्रो तरिकाले के के गरे गरेर हुन्छ तिनीहरूलाई पहल गर्नु पर्दछ नारीहरूको लागि सरकारले धेरै सुविधाहरू उपलब्ध गराएको छ जसमध्ये धेरै सुविधाहरू उपलब्ध गराएको छ सैद्धान्तिक पक्षमा भन्दा व्यवहारिक पक्षमा कम भएको छ जस्तै हाम्रो गाउँघरमा हुनुभएका बुबा आमा हजुरबा हजुरआमाहरूको लागि वृद्ध भत्ता उपलब्ध भइरहेको छ जसको लागि उपलब्ध हुन सकेको छैन कसरी भने आफ्नो घरमा बुबा आमाहरूको लागि उपलब्ध यो वृद्ध भत्ता उपलब्ध गराउनको लागि टोल टोलमा गएर उ गर्नुपर्छ सक्ने हजुरबा हजुरआमाहरू आएर